टाला भन्दै अर्चना र पूजा पूजाआजा टाला भन्दै सजाएका सपनाहरू तुहाएर गयो दसैँ परदेशीलाई धुरु धुरु रुवाएर गयो दसैँ जसरी नि रीतिरिवाज चाडा मान्नु पर्दा जसरी नि रीतिरिवाज चाडा मान्नु पर्दा नहुनेलाई ऋणै ऋणमा डुबाएर गयो दसैँ परदेशीलाई धुरु धुरु रुवाएर गयो दसैँ जन्मे होलान् जुवा तास खाल कति कति जन्मे होलान् जुवा तास खाल कति कति हुनेहरूलाई मिठो मिठो खुवाएर गयो दसैँ परदेशीलाई धुरु धुरु रुवाएर गयो दस दाजुभाइ सङ्गतिर आफन्तलाई भेट्न दाजुभाइ सङ्गतिर आफन्तलाई भेट्न सङ्गालेका इच्छा सबै कुहाएर गयो दसैँ परदेशीलाई धुरु धुरु रुहाएर गयो दसैँ घर सम्झे आँसु मात्रै चुहाएर गयो दसैँ नमस्कार यिनै सुन्दर शब्द लहरी गजलाङ सँगसँगै रेडियो हाम्रो संसारको साप्ताहिक प्रस्तुति गजल संसारको प्रखाइमा रहनुभएका सम्पूर्ण गजल अनुरागी गजल पारखी एवं रेडियो सुनेर बसिरहनुभएका सम्पूर्ण मनहरूप्रति हार्दिक स्वागत गर्दछु प्रत्येक हप्ताको सोमबार साँझ पाँच बजेदेखि तपाईँले सुन्दै आइरहनु भएको छ दुई हजार उनासत्तरी कार्तिक महिनाको तेह्र गते सोमबार आज पनि सदा झैँ तपाईँले नै प्रेषित गर्नुभएका थुप्रै थुप्रै गजलहरू लिएर आइसकेकी छु म शान्ति पाखरिन र मलाई अहिले प्राविधिक संयोजनमा साथ दिँदै हुनुहुन्छ उद्धव तामाङले रेडियो हाम्रो संसार तपाईँले संसारको कुनै पनि कुनामा बसेर सुन्न सक्नुहुनेछ त्यसको लागि तपाईँले लगन गर्नुपर्नेछ W W W dot radio Hamro Sansar dot कम र तपाईँले यदि यो लाइभ सुन्न छुटाउनु भयो भने पनि सोही लिङ्कमा गएर तपाईँले रेकर्डमा क्लिक गरेर सुन्न सक्नुहुनेछ त्यस्तै W W W dot Chisapani blog sport dot com W W W dot Mohan Bihani blog sport dot com र एनक्यु खबर डट कममा गएर सुन्न र डाउनलोड पनि गर्न सक्नुहुनेछ नेपालीहरूको महान चाड दसैँ आजबाट सकिएको छ दसैँले कतिलाई रुवाएर गयो भने कतिलाई धेरै खुसी दिएर गएको छ मलाई लाग्छ तपाईँहरूले स्वदेश या विदेशमा भए पनि दसैँ रमाइलोसँग नै मनाउनु भयो होला होइन चाँडै नै अब हाम्रो माझ तिहार आउँदैछ तपाईँ पनि यदि तिहार विशेष गजल लेखेर प्रेसित गर्न चाहनुहुन्छ भने dear Shanti twenty five at the rate Gmail dot com DEAR SSNTI twenty five at the rate Gmail dot कममा मेल गर्न सक्नुहुनेछ र तपाईँलाई दिपावलीको शुभकामना दिनु छ यदि आफ्नो साथीभाइलाई परिवारलाई भनेदेखि सोही मेलमा लेखेर प्रेषित गर्न सक्नुहुनेछ यही जानकारी सँगसँगै आजको कार्यक्रम सुरु गर्दछु र तपाईँले पनि मेरो साथमा बसेर मलाई साथ दिनुहुन्छ भन्ने दृढ सङ्कल्पका साथ अगाडि बढाउन चाहन्छु सुरुमा मैले साभार गरेको गजल थियो काठमाडौँ नायिका तिस्ताई निवासी कोमल भट्टजीको गजल उहाँले हाल अमेरिका न्युयोर्कदेखि लेखेर प्रेस गर्नुभएको थियो यो गजल एक परदेशीको पीडा पोख्नु भएको छ उहाँले परदेशीको दसैँ कस्तो भयो त भनेर उहाँले पोख्नु भएको छ हामीलाई यो गजल लेखेर प्रेसित गर्नुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु कोमल भट्टजीप्रति यसै क्रममा मेरो हातमा अर्को गजल परेको छ तर यो गजल साभार गर्नुभन्दा अगाडि एउटा साङ्गीतिक आवाजले सजिएको गजल यहाँहरू माझ राख्न चाहन्छु फर्किएर मुस्काइदिनु जे जे पर्ला पर्ला आँखा आँखा जुदाइदिनु जे जे पर्ला पर्ला हजुर यही साङ्गीतिक गजल मुस्काइदिनु जे जे पर्ला पर्ला फर्किएर मुस्काइदिनु जे जे पर्ला आखा आखा जो जाई दियो दे दे परला परला आखा आखा जो जाई दियो दे दे परला परला चंद्रमा को मुहार लाए बादलूले छे क्यों बादलूले छे क्यों चंद्रमा को मुहार लाये बादलूले छे क्यों बादलूले छे क्यों घूम तो फोरई ओ जे जे परला परला घुम्टो तो देखाइदिनु जिते पर्ला पर्ला आखा आखा जुधाइदिनु जिते पर्ला पर्ला बोल्यो भने खैला बैला नबोले रिसाउने नबोले रिसाउने बोल्यो भने खैला बैला नबोले रिसाउने नबोले रिसाउने बरु आँखै झिम्काइदिनु जे जे पर्ला पर्ला बरु आँखै झिम्काइदिनु पर्ला पर्ला सोधनेलाई म के भनौँ नाता के हो हम ना केरोतामरो ले बताई बता जे जे परला परला बु बादुर्ले बता दीन दीदी परला परला आ सरला आखा आखा जोधाई दे देवी परला परला की एरा मुस्काई दिनो दे दे परला परला परला परला घुटो हो रही उठाई दिनो दे परला परला आखा आखा सुधाई दिनो दे दे परला परला லைலா வைலா ती बताई दिनो जी जी परला परला बरु हा बरु हाजुरले बताई दिनो जी परला परला आखा आखा सुधाई दिनो जी जी परला परला आखा आखा सुधाई दिनो जी जी परला परला जे मती बिगारेपछि रुने किन खेलमा हारेपछि रुने किन मती बिगारेपछि रुने किन खेलमा हारेपछि रुने किन विश्वास गरी अरूकै हातमा विश्वास गरी अरूकै हातमा जिन्दगी परेपछि रुने किन मती बिगारेपछि रुने किन शङ्का गरेर आवेगमा आई शङ्का गरेर आवेगमा आए बसाइ सारेपछि रुने किन मती बिगारेपछि रुने किन स्तम्भ ठोकेर नदेख्ने पाराले स्तम्भ ठोकेर नदेख्ने पाराले सिमाना बारेपछि रुने किन मती बिगारेपछि रुने किन सबैको माया हृदयदेखि नै सबैको माया हृदयदेखि नै आफैले मारेपछि रुने किन मती बिगारेपछि रुने किन मती बिगारेपछि रुने किन खेलमा हारेपछि रुने किन हजुर यो साङ्गीतिक आवाज पश्चात साबार गरेको गजल थियो कुन्ती खेत कैलाली बलिया आठ आदर्श नगर स्थायी निवासी साहित्य अनुरागी मुकेश रेउले अभागी मुकेश रेउलेजीको गजल थियो यो उहाँले हाल मुम्बईदेखि लेखेर प्रेसित गर्नुभएको थियो अवश्य पनि पहिला आफूले हारिसकेपछि अथवा आफूले आफ्नो जिन्दगीको मती बिगारिसकेपछि रुनेको कुनै अर्थ हुँदैन त्यसै कारण पनि होला उहाँले मती बिगारेपछि रुने किन खेलमा हारेपछि रुने किन हजुर यति सुन्दर गजल लेखेर प्रेषित गर्नुभएकोमा अभागी मुकेश रेउलेजीप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु यसै क्रममा फेरि पनि मेरो हातमा अर्को गजल रहेको छ जुन गजल लेखेर प्रेषित गर्नुभएको छ शान्ति अधिकारीजीले हजुर साहित्यकार शान्ति अधिकारीजीले लेखेर प्रेषित गर्नुभएको छ यो गजल उहाँका गजलांश शब्द लहरीहरू यस प्रकार रहेको छ दुःख लाग्छ पीडा हुन्छ मुटु भाँचिँदैन दुःख लाग्छ पीडा हुन्छ मुटु भाँचिँदैन पीडा धेरै भएपछि साँच्चै बाँचिँदैन दुःख लाग्छ पीडा हुन्छ मुटु भाँचिँदैन पीडा धेरै भए मर्छ साँच्चै बाँचिँदैन दुःख लाग्छ पीडा हुन्छ मुटु बाँचिँदैन पीडा धेरै भए मर्छ साँच्चै बाँचिँदैन सुन चाँदी हिरा मोती सक्छौ जोगाउन सुन चाँदी हिरा मोती सक्छौ जोगाउन बह किने मनभित्र माया साँचिँदैन दुःख लाग्छ पीडा हुन्छ मुटु भाँचिँदैन नभना है थपडीमै सबै नाच्न थाल्छन् नभना है थपडीमै सबै नाच्न थाल्छन् सुर ताल अनि सङ्गीत बिना नाचिँदैन दुःख लाग्छ पीडा हुन्छ मुटु भाँचिँदैन व्यवहारले देखाउँछ तिम्रा सारा कुरा व्यवहारले देखाउँछ तिम्रा सारा कुरा डाक्टरहरूले बिरामी झै विश्वास जाँचिँदैन दुःख लाग्छ पीडा हुन्छ मुटु भाँचिँदैन पीडा धेरै भए मर्छ साँच्चै बाँचिँदैन हजुर बाँके स्थायी निवासी शान्ति अधिकारीजीले लेखेर प्रेसित गर्नुभएको थियो यो गजल हाल बाँकेदेखि उहाँ नेपालमै हुनुहुन्छ उहाँको गजलले भने जस्तै दुःख लाग्छ पीडा हुन्छ मुटु बाँचिँदैन अवश्य पनि हाम्रो हृदयमा जतिसुकै पीडा भए पनि जतिसुकै चोट भए पनि जतिसुकै दुःख लागे पनि हामीले त्यस पीडालाई भाँचेर फाल्न या हटाउन हामीले सक्दैनौँ त्यो पीडाले हाम्रो जीवनमा सधैँभरि ओगटिरहेको हुन्छ त्यस्तै गरी उहाँले यही शब्दहरूलाई समेटेर एउटा सुन्दर गजल तयार पार्नुभएको छ अनि यति सुन्दर गजल लेखेर प्रेसित गर्नुभएकोमा शान्ति अधिकारीजीप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु यसै क्रममा तपाईँहरूमा म फेरि पनि अर्को एउटा साङ्गीतिक गजल जोड्न चाहन्छु यस साङ्गीतिक गजल पश्चात म पुनः आउने नै छु तपाईँहरू कहीँ कतै पनि नजानुहोला है एक्लै हिँड्दा हिँड्दै बाटोमा पाइला अडियो तिमी भेट भयो जिन्दगीको बाटो मोडियो एक्लै हिँड्दा हिँड्दै बाटोमा पहिला अडियो ಬಾಗಿಲ ಹಿಡ್ದ ಹಿಡ್ದೈ ಬಾಟೋಮ ಪೈಲಾಡಿಯೋ ತೆಕ್ಕಲ ಹಿಡ್ದ ಹಿಡ್ದೈ ಬಾಟೋಮ ಪೈಲಾಡಿಯೋ हेरिरहु मात्र भन्थे सधैँभरिमा तिमीलाई हेरिरहु मात्र भन्थे सधैँभरिमा तिमीलाई हेरिरहु मात्र भन्थे सधैँभरिमा तिमीलाई हेरिरहु मात्र भन्थे सधैँभरिमा आज स्पर्शमा आयो तिमी बाटा तोडियो आज स्पर्शमा आयो तिमी बाटा तोडियो एक्लै हिँड्दा हिँड्दै बाटो पहिला अडियो एक्लै हिँड्दा हिँड्दै बाटोमा पहिला अडियो तिमी भेट भयो जिन्दगीको बाटो मुडियो तिमी भेट भयो जिन्दगीको बाटो मुडियो एक्लै हिँड्दा हिँड्दै बाटोमा पहिला अडियो तिम्रो हात कापेन कि जातमाथि तल लेख्यौ तिम्रो हात कापेन कि जातमाथि तल लेख्यौ यो निर्दोष जीवनमा गरी तिमी छल लेख्यौ तिम्रो हात कापेन कि जातमाथि तल लेख्यौ यो निर्दोष जीवनमा गरी तिमी छल लेख्यौ मान्छे यहाँ मान्छे हुन्नन् ढुङ्गा पुज्ने समाजमा मान्छे यहाँ मान्छे हुन्नन् ढुङ्गा पुज्ने समाजमा छुवाछुत नाना भाती छिछि दलदल लेख्यौ तिम्रो हात कापेन कि जात माथि तल लेख्यौ माया प्रीति जातपातको तराजुमा जोखिँदैन माया प्रीति जातपातको तराजुमा जोखिँदैन भन तिमीले कहाँनिर समस्याको हल लेख्यौ तिम्रो हात कापेन कि जात माथि तल लेख्यौ मानवता बन्दगीमा परेपछि मर्छ मान्छे मानवता बन्दकीमा परेपछि मर्छ मान्छे बचाउने इच्छाहरू न त मल जल लेख्यौ तिम्रो हात कापेन कि जातमाथि तल लेख्यौ बाबा आमा कर्म दिँदा के सम्झौता गर्यौ कुन्नी बाबा आमा कर्म दिँदा के सम्झौता गर्यौ कुन्नी बाटो मुनि फुल्ने फल्ने फुल अनि फल लेख्यौ तिम्रो हात कापेन कि जातमाथि तल लेख्यौ हजुर यो साङ्गीतिक आवाज पश्चात साभार गरेको गजल थियो रुद्रपुर दुई रूपन्देही स्थायी निवासी साहित्य अनुरागी दीप मिलनजीको गजल उहाँले यो गजल हाल दोहा कतारदेखि लेखेर प्रेषित गर्नुभएको थियो अवश्य पनि माया प्रीति र जातपात कहिले पनि तराजुमा जोखेर जोखिने चिज पनि होइन र त्यो जोखिँदैन पनि अझै पनि यस समाजमा ढुङ्गा पुज्ने चलन छ र जहाँ ढुङ्गा पुज्छन् त्यहाँ मान्छे मान्छेको कुनै मतलबै छैन किन भन्दा उनीहरू ढुङ्गा पुजेर हिँडिरहेको हुन्छ तर मान्छे भुइँमा लडिरहेको छ भने त्यस मान्छेलाई उठाउनेसम्म पनि उनीहरूले हिम्मत गरेका हुँदैनन् यस्ता व्यक्तिहरू पनि हाम्रो समाजमा हुन्छन् र अझै पनि रहिरहेको छ यही कुराहरूलाई यही कथाहरूलाई उहाँले समेटेर एउटा यति सुन्दर गजल तयार पार्नुभएको छ धेरै धेरै धन्यवाद मिलनजी यति सुन्दर गजल लेखेर प्रेसित गर्नुभएकोमा मिलनजीको गजल पश्चात मेरो हातमा फेरि अर्को गजल छ जुन गजल लेखेर प्रेसित गर्नुभएको छ प्रताप थापाजीले उहाँका गजलांश शब्द लहरीहरू यस प्रकार रहेको छ तिमी धाउनु पर्दैन भो मै बेसी झरौँला तिमी धाउनु पर्दैन भो मै बेसी झरौँला आऊ मात्र भन प्रिय सयौँ खोला तरौँला तिमी धाउनु पर्दैन भो मै बेसी जराउला आऊ मात्र भन प्रिय सयौँ खोला तराउला तिमीलाई देख्न मेरा नयन असाध्यै आतुर छन् तिमीलाई देख्न मेरा नयन असाध्यै आतुर छन् दिलमा ठाउँ देऊ प्रिय मनको बसाइ सरौला तिमी धाउनु पर्दैन भो मनै बेसी झरौला तिमी राजी हुन्छौ भने डोली लिई आउनेछु तिमी राजी हुन्छौ भने डोली लिई आउनेछु हाँस्दै खेल्दै मेरी प्रिय गाउँ बेसी गरौँला तिमी धाउनु पर्दैन भो मै बेसी झरौँला केही नहो तिमीलाई भने देवी देउता भाक्या छु केही नहोस् तिमीलाई भने देवी देउता भाक्या छु सय जुनी बाँच्नु प्रिय मै पहिला मरौला तिमी धाउनु पर्दैन भो मै बेसी झरौँला मात्र आऊ भन प्रिय सयौ खोला तर लमजुङ मुकुन्दे बजार स्थायी निवासी साहित्य अनुरागी दीपक प्रताप थापाजीले यो गजल हाल युएदेखि लेखेर प्रेसित गर्नुभएको थियो उहाँको यो गजलमा माया प्रीतिका कुराहरू पोख्नु भएको छ सयौँ जुनी बाँच्नु प्रिय मै पहिला मराउला सायद कुरा त कसैले पनि गर्दैनन् होला यदि मुखले बोल्छन् तर गरिरहेको हुँदैन जुन शब्दहरू चाहिँ मुखबाट निस्कन्छ त्यो चाहिँ व्यवहारमा उतार्दैनन् मान्छेले तर यदि जसले हृदयदेखि माया गर्छ भने उसले अवश्य पनि यो सोच सोच्ने गर्दछ हजुर यति सुन्दर गजल लेखेर प्रेसित गर्नुभएकोमा दिपक प्रतापजीप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु यही क्रममा फेरि पनि म आज एउटा साङ्गीतिक आवाजले सजिएको गजल जोड्न चाहन्छु तपाईँ सुन्दै हुनुहुन्छ अनलाइन रेडियो हाम्रो संसार समाचार सूचना र मनोरञ्जनको संसार यो हो अनलाइन रेडियो हाम्रो संसार लगअन गर्नुहोस् W W W dot radio Hamro Sansar dot कम निरन्तर तपाईँको साथमा भारी बोकी हुसुभित्र बाँचेकै त रहेछौ चेली सम्झनामा एउटा फोटो साँचेकै त रहेछौ चेली भारी बोकी हुस्सुभित्र बाँचेकै त रहेछौ चेली सम्झनामा एउटा फोटो साँचेकै त रहेछौ चेली गाउँ बेसी मेला पात दुःख जीवन व्यतीत गर्दै गाउँ बेसी मेला पात दुःख जीवन व्यतीत गर्दै पिरसँग सबै सामु हाँसेकै त रहेछौ चेली भारी बोकी हुस्सुभित्र बाँचेकै त रहेछौ चेली आदि तुफान सहेर साँझ बिहान चुलो बाल्न आदि तुफान सहेर साँझ बिहान चुलो बाल्न सम्हालेर दुःख सुख गरेकै तरै छेउचेली भारी बोकी हुसुभित्र बाँचेकै तरै छेउचेली देउराली र चौतारीमा बिरहको भाका गाउँदै देउराली र चौतारीमा विरहको भाका गाउँदै झुपडीको आँगन आँगन नाचेकै तरै छेउचेली भारी बोकी हुस्सुभित्र बाँचेकै तरै छेउचेली सम्झनामा एउटा फोटो साँचेकै तरै छेउचेली नागी स्थानीयवासी सावारा योङहाङ जीको गजल अहिले मैले सावार गरेको थिएँ यो साङ्गीतिक गजल पश्चात उहाँले एउटा पहाडमा दुःख गरेर बाँचिरहेको दिदीबहिनीको बारेमा एउटा कथालाई समेटेर सुन्दर गजल तयार पार्नुभएको रहेछ धेरै धेरै धन्यवाद योङहाङजी यति सुन्दर गजल तपाईँले लेखेर प्रेसित गर्नुभएकोमा साँच्चै नै हाम्रो गाउँ बेसीमा रहेका चेलीहरूले यस्तै उकाली ओह्राली गर्दै हुसु काँडा पानी केही नभनिकन उहाँहरू चाहिँ दुःख गर्नुहुन्छ अनि उहाँहरूको व्यथा तपाईँले यसरी पोख्नु भएको छ यसमा मलाई धेरै खुसी लागेको छ धेरै धेरै धन्यवाद फेरि पनि तपाईँलाई हजुर यही क्रममा फेरि पनि मेरो हातमा अर्को गजल रहेको छ जुन गजल म तपाईँहरूमाझ साभार गर्दैछु ठुलै जमातमा मजाक उडायो चुडेर यो आत्मा मजाक उडायो ठुलै जमातमा मजाक उडायो चुडेर यो आत्मा मजाक उडायो जिन्दगी जिउन जीवन सुम्पेथे ब्याधाले रातमा मजाक उडायो ठुलै जमातमा मजाक उडायो बोल्दथे सम्हाली आफूलाई सधैँ नै बोल्दथे सम्हाली आफूलाई सधैँ नै हो बातै बातमा मजाक उडायो ठुलै जमातमा मजाक उडायो जुले थिए पागल झैँ प्यारमा उसेको जुले थिए पागल झैँ प्यारमा उसेको व्यर्थे यो मातमा मजाक उडायो ठुलै जमातमा मजाक उडायो कहिलेको रिस पो फेरेछ उसले कहिलेको रिस पो फेरेछ उसले राखेर साथमा मजाक उडायो ठुलै जमातमा मजाक उडायो प्यारको प्रतीक त्यो रातो गुलाब प्यारको प्रतीक त्यो रातो गुलाब दिएर हातमा मजाक उडायो ठुलै जमातमा मजाक उडायो चुडेर यो हातमा मजाक उडायो झापा मोड स्थायी निवासी साहित्य अनुरागी सावित्रा लुइटेर घिमिरेजीले लेखेर प्रेसित गर्नुभएको थियो यो गजल हजुर अब भने म माझ फेरि पनि एउटा साङ्गीतिक आवाजमा रहेको गजल जोड्न चाहन्छु यस गजल सँगै जिउने सँगै मर्ने बाछा कसम खायो होला मलाई छोडी अर्कैसँग माया प्रीति लायो होला सँगै जिउने सँगै मर्ने बाछा कसम खायो होला मलाई छोडी अर्कैसँग माया प्रीति लायो होला देउराली र चौतारीमा खेलेका ती छेड पनि देउराली र चौतारीमा खेलेका ती छेड पनि पराईको अङ्गालोमा मिठो धुन गायो होला सँगै जिउने सँगै मर्ने बाछा कसम खायो होला आउने बाटो कुरिरहे दो बाटोमा आँखा बिछ्याई आउने बाटो कुरिरहे बाटोमा आँखा बिछ्याई मेरो साथ लत्याएर पराई गर्धामे होला सँगै जिउने सँगै मर्ने बाचा कसम खायौ होला राखेथे सम्हालेर मुटु अनि धड्कनभित्र राखेथे सम्हालेर धड्कन अनि मुटुभित्र म भन्दा नि सम्पत्तिवाल राम्रो बर पायो होला सँगै जिउने सँगै मर्ने बाचा कसम खायो होला देखेका ती सपना ती मैले दुःख सुखसँगै जिउने देखेका ती सपना नि मैले दुःख सुखसँगै जिउने जुनेलीको जुन बनी चारैतिर छायो होला सँगै जिउने सँगै मर्ने बाचा कसम खायो होला जीवन दिन्छु जुनी भनी आज कथा गयो तिमी जीवन दिन्छु जुनी भनी आज कथा गयो तिमी उसले जब छोड्यो अनि यतैतिर आयो होला सँगै जिउने सँगै मर्ने बाचा कसम खायो होला मलाई छोडी अर्कैसँग माया प्रीति लायो होला यो साङ्गीतिक गजल पश्चात साबार गरेको गजल थियो गोकुलेश्वर बैतडी स्थानीयवासी साहित्य अनुरागी हरि सिंह मुस्कानजीको गजल जिन्दगीमा माया भन्ने चिजै पाउन गाह्रो रहेछ पाए पनि चासो झुटो पाए पनि साँचो झुटो पत्ता लाउन गाह्रो रहेछ जिन्दगीमा माया भन्ने चिज पाउन गाह्रो रहेछ पाए पनि साँचो झुटो पत्ता लाउन गाह्रो रहेछ भित्र ढुङ्गा आवरण हेर्दा कपास नहुने जस्तो भित्र ढुङ्गा आवरण हेर्दा कपास नहुने जस्तो मुकुन्डोको आधारमा मन धाउन रहेछ जिन्दगीमा माया भन्ने चिज पाउन गाह्रो रहेछ बदलिन्छ प्रेमीहरू दिनै नयाँ वस्त्र जस्तै बदलिन्छ प्रेमीहरू दिनै नयाँ वस्त्र जस्तै बाध्यतामा टाढिएमा आउन गाह्रो रहेछ जिन्दगीमा माया भन्ने चिजै पाउन गाह्रो रहेछ जति माया गरे पनि सिरै फोडी मरे पनि जति माया गरे पनि सिरै फोडी मरे पनि जुनी जुनीकै कसैको दिलमा छाउन गाह्रो रहेछ जिन्दगीमा माया भन्ने चिजै पाउन गाह्रो रहेछ मनभन्दा धन हेर्ने टिस्टा मेटी धोको फेर्ने मनभन्दा धन हेर्ने टिस्टा मेटी धोको फेर्ने दुनियाँमा आदर्श उफ मुखे बाउन गाह्रो रहेछ जिन्दगीमा माया भने चिजै पाउन गाह्रो रहेछ पाए पनि साँचो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 भट्टीमा भेटिन्छ मेरो स्वाभिमान भट्टीमा भेटिन्छ अनि पहिचान भट्टीमा भेटिन्छ मलाई सहरका मान्छेले चिन्दैनन् मलाई सहरका मान्छेले चिन्दैनन् प्राय गुणगान भट्टीमा भेटिन्छ मेरो स्वाभिमान भट्टीमा भेटिन्छ मैले गजल सुनाउँछु पिएर मैले गजल सुनाउँछु पिएर मृत भगवान भट्टीमा भेटिन्छ मेरो स्वाभिमान भट्टीमा भेटिन्छ मान्छे रगत पिउँछन् म शराब पिउँछु मान्छे रगत पिउँछन् म शराब पिउँछु कानुन संविधान भट्टीमा भेटिन्छ मेरो स्वाभिमान भट्टीमा भेटिन्छ उनले छोडेर पढाइ भएदेखि उनले छोडेर पढाइ भएदेखि चिता चिहानमा भट्टीमै भेटिन्छ मेरो स्वाभिमान भट्टीमा भेटिन्छ अनि पहिचान भट्टीमा भेटिन्छ हजुर पुनः स्वागत गर्दछु यहाँहरूलाई अनि यो साङ्गीतिक आवाज पश्चात साभार गरेको गजल थियो आछाम स्थायी निवासी साहित्य अनुरागी लक्ष्मण मिलन विष्टजीको गजल थियो यो उहाँले पनि यति सुन्दर गजल लेख्नु भएको छ मेरो स्वाभिमान भट्टीमा भेटिन्छ अनि पहिचान भट्टीमा भेटिन्छ उहाँले एउटा रक्सी खाने एउटा जडियाको भनौँ धेरै रक्सी खाने शराबमा डुब्ने यस्तो व्यक्तिको कथा वस्तुलाई समेटेर यति सुन्दर गजल उहाँले लेखेर प्रेसित गर्नुभएको छ यति सुन्दर गजलको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु मिलन विष्टजीप्रति अहिले भने मैले मेरो प्राविधिक समय सकिसकेको सङ्केत पाइसकेको छु त्यसैले तपाईँसँग रहने मन हुँदाहुँदा पनि अब भने मैले तपाईँहरूबाट बिदाको हात हल्लाउने समय आइसकेको छ जानुभन्दा अगाडि यतिन्जेलसम्म मेरो साथमा बसेर अनलाइन रेडियो हाम्रो संसारको प्रस्तुति कार्यक्रम गजल संसार सुनिदिनु भए मलाई साथ दिनुभएकोमा यहाँहरूलाई म हृदयदेखि नै धेरै धेरै धन्यवाद व्यक्त गर्दछु र मलाई प्रविधि संयोजनमा साथ दिनुभएकोमा उद्धवजीलाई पनि धन्यवाद श्रोता तपाईँसँग पनि यस्तै गजलहरू छन् भने पनि लेखेर पठाउन सक्नुहुनेछ अनि नजिकै तिहार आउँदैछ त्यस कारणले तपाईँहरू यदि तिहार विशेष गजल र तपाईँहरू साथीभाइलाई आफ्नो परिवारलाई शुभकामना पठाउन चाहनुहुन्छ भने पनि लेखेर प्रेषित गर्न सक्नुहुनेछ मेरो यस ठेगानामा DEAR SHNTI twenty five at the rate Gmail dot कममा dear Shanti twenty five at the rate Gmail dot कममा मेल गरेर पठाउन सक्नुहुनेछ र आजको कार्यक्रम तपाईँले लाइभ सुन्न छुटाउनु भएको छ भने या तपाईँको साथीले लाइभ सुन्न छुटाउनु भएको छ भने तपाईँले जानकारी दिन सक्नुहुन्छ र तपाईँले पनि छुटाउनु भएको छ भने पनि तपाईँले W W W dot Mohan Bihani blog sport dot com W W W dot Chisapani blog sport dot com र एनक्यु खबर डट कममा लगन गरेर सुन्न सुनाउन र डाउनलोड पनि गर्न सक्नुहुनेछ यसै गरी तपाईँहरूमाझ म अर्को हप्ता सोमबार पुनः आउने नै छु यही भाषासहित आजको यस कार्यक्रमबाट म यही कार्यक्रम सञ्चालिका शान्ति पाखरेन र प्रविधिक मित्र उद्धव तामाङ हामी बिदा हुन चाहन्छौँ यस साङ्गीतिक आवाज छोड्दै नमस्कार शुभ सन्ध्या सानु नयनको ती नसालु नयनको मातै मिठो लाग्यो मिठो लाग्यो मात्र भने स्नेहको भित्र भने स्नेहको मुल फुटाउँदै भित्र भने स्नेहको मुल फुटाउँदै बाहिर अघ दिनेको बाहिर अघतर दिनेको खातै मिठो लाग्यो लाग्यो कोइली चाहिँ बोलिदिनेको बातै मिठो लाग्यो कोइली चाहिँ बोलिदिनेको बातै मिठो लाग्यो तिन सालो नयनको मात्रै मिठो लाग्यो मिठो लाग्यो कोइली झै बोलिदिनेको बातै तपाईँ सुन्दै हुनुहुन्छ अनलाइन रेडियो हाम्रो संसार समाचार सूचना र मनोरञ्जनको संसार यो हो online radio Hamro Sansar log on गर्नुहोस् W W W dot radio Hamro Sansar dot कम निरन्तर तपाईँको साथमा अनलाइन रेडियो हाम्रो संसार